समयको रफ्तार सँगै गुन्जिरहन्छ सबको मनको ढुकढुकी सामुदायिक रेडियो गङ्गा एफएम एक सय दुई मेगा यस कार्यक्रमका प्रायोजकहरू आहा सञ्चार साप्ताहिक रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रधान पत्रिका आफ्नो सेवा तथा व्यापार व्यवसायको प्रचार प्रसार गर्न विज्ञापन प्रकाशन गर्न सरकारी तथा गैर सरकारी कार्यालयका सूचना प्रकाशन गर्न चाहनुहुन्छ भने पत्रिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि प्रकाशक तथा सम्पादक मेघराज खड्का मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छ बागेश्वरी कम्प्युटर इन्स्टिच्युट विभिन्न कोर्समा कम्प्युटर पढाइनुका साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ म्यानेजिङ डाइरेक्टर कस्तुप नेपाली मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उनासत्तरी खलङ्गा बजारको माथिल्लो बजार मिडिया चोक नजिकै बागमती टेलर्स सबै प्रकारका सिलाइ सम्बन्धी काम गरिनुका साथै सिलाइ सम्बन्धी तालिम पनि दिइन्छ प्रोप्राइटर ललित छिनाल मोबाइल नम्बर अन्ठानब्बे एक पैँसठी सन्ताउन्न तिन सय बाइस खलङ्गा बजारको सहित मैदानभन्दा पर भातु खोला जाने बाटोको बायाँ साइडमा प्रकृति डिजिटल फोटो स्टुडियो फोटो सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै फोन र फ्याक्सको सुविधासँगै इमेल इन्टरनेटको सुविधा विस्तृत जानकारीका लागि चन्द्र कुँवर फोन नम्बर शून्य अठासी पाँच तिस एक सय एकसठी खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि माया मरेर के पोला नगर बिर्थै लोभी मन छोडेर जान्छ बिर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु एउटा नेपाली आमाको परदेशी छोरा बनी एउटा नेपाली आमाको परदेशी छोरा बनी हजुरकै भित्री मनको कुरा गर्नलाई भनी हजुरकै भित्री मनको कुरा गर्नलाई भनी एउटा नेपाली आमाको परदेशी छोरा बनी केवल हजुरको लागि कार्यक्रमको साथमा केवल हजुरको लागि कार्यक्रमको साथमा म साम साधक आएँ आज पनि एउटा नेपाली आमाको परदेशी छोरा बनी हजुरकै व्यक्ति मनको कुरा गर्नलाई पनि म साम साधक आएँ आज पनि रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका रेडियो कार्यक्रम केवल हजुरको लागि लिएर केवल हजुरकै लागि आइपुगे आज पनि कार्यक्रमको सातौँ श्रृङ्खला अर्थात् जेठ महिनाको अन्तिम श्रृङ्खलाको साथमा साताका सबै बारलाई बिर्सिएर बुधबारको पर्खाइ गर्नुभएका सबैमा हार्दिकताका साथ स्वागत प्राविधिक चन्द्र कँवर र म रामबी साम पर्सि तिस गते दुई हजार सत्तरी सालको एसएलसीको रिजल्ट प्रकाशन हुने भन्ने खबर प्राप्त भएको छ सफलता प्राप्त गर्ने सबैलाई बधाई र सफलता हुनेलाई पनि हरेस आग्रह गर्दै कहिले फेल अनि कहिले पासो जिन्दगी भन्ने भनाइलाई आत्मसात गरी अघि बढ्न पनि अनुरोध गर्दछु असारको महिना आगमनसँगै छुपो र छुपो हिलोमा धान गर्ने भेला बेला भयो क्यार, अब त खोला नालाले आफ्नो बेगलाई बढाए बाढी पहिरो आएर बेला बेलामा ठाउँ ठाउँमा क्षति पुर्याएका समाचार सुनिएलान् अबका दिनहरूमा यो वर्षयामसँगै सबैजना आआफ्नो काममा व्यस्तको व्यस्तै कोही कता कोही कता कोही केही गर्नमा व्यस्त कोही केही गर्नमा व्यस्त सारा संसारै व्यस्त केवल आफ्नो लागि आफ्नो स्वार्थको लागि हो यो व्यस्त संसार भित्रबाट म पनि आफ्नो व्यस्तता जाहिर गर्नको लागि अर्को एउटा नयाँ प्रस्तुतिको साथमा केवल हजुरको लागि कार्यक्रमलाई निरन्तरता दिन आएँ आज पनि हजुरहरूकै भेत्री मनलाई आधार बनाएर हजुरहरूकै भेत्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय रेडियो रेडियो स्टेसन रेडियो उत्तरगङ्गा एफएम एक सय दुई मेगार्ज र अनलाइन प्रसारण रेडियो उत्तरगङ्गा डट ओआरजी डट एनपीबाट संसारभर एकैसाथ कहिले गर्छु प्रेम जीवनका कुरा कहिले मायाका कुरा कहिले सारा जीवनका कुरा यस्तै धेरै दुःख वेदनाका कुरा प्राय श्रृङ्खला प्रेमसँग सम्बन्धित रहने गर्छन् तर आजको श्रृङ्खला परदेशी छोरो र घरकी बुढी आमाको जीवन सम्बन्धी रहनेछ एउटै प्रकृतिका गीत बजाएर एउटै विषयवस्तुमाथि केन्द्रित रहेर गीतहरूको भावलाई शब्दद्वारा प्रस्तुत गर्नु यो कार्यक्रमको विशेषता हो माया प्रेम र जीवनमा अडिक रहेर गीत सङ्गीतका भाव बोल्ने आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि यति बोल्छु अब पनि कार्यक्रमको विषयवस्तुतिर मोडिन चाहन्छु चुने छानो टाल्नलाई घर छोडेर आयामा चुने छानो टाल्नलाई घर छोडेर आयामा दुःख कष्ट फाल्नलाई घर छोडेर आयामा दुःख कष्ट फाल्नलाई घर छोडेर आयामा चुने छानो टाल्नलाई घर छोडेर आयामा कति बाँच्नु अर्कैको शरणमा परे कति बाँच्नु अर्कैको शरणमा परे आफ्नो बेटा आफै पाल्नलाई घर छोडेर आयामा चुनी छानो टाल्नलाई घर छोडेर आयामा दुःख कष्ट फाल्नलाई घर छोडेर आयामा सरदयामा सेवा ढोक्छ हजुरको प्यारो छोराको यो बिरानु परदेशी भूमिबाट आमा कसरी उल्लेख गरौँ म मेरो खबर र कसरी सोधौँ पनि हजुरको त्यहाँको हालत बिसन्चो छु भनौँ भने जसोतसो बाँचिरहेको छु सन्चै छु भनौँ भने उही त हो नि गुलामीको जीवन कस्तो पो हुन्छ र आमा बढेसकाल लाग्दा पनि हजुरलाई उकाली उराली गर्नुपर्ने बाध्यता खट्किरह्यो सघाउने भने पनि नसघाउने भनेको भनेको पनि म एउटा हुँ म पनि टाढा टाढा छु साथ समुद्र पारी बिरानो देशमा आमा अझै पनि मेलापात चुलो चौखो धारा पँधेरी गर्दै हुनुहुन्छ होला रुँदै रुँदै आफ्नो भाग्यलाई दोष लगाउँदै आफूले आफूलाई धिक्कार्दै मलाई सम्झिएर चिन्तामा हुनुहुन्छ होला आमा मैले हजुरलाई कहिल्यै सन्तुष्टि दिलाउन सकिनँ कहिल्यै प्रसन्न हुन सक्नु भएन हजुर मबाट सानोमा दुःख दिएँ दिएँ ठुलो भएपछि भएपछि पनि सुक्खाको आवाज दिलाउन सकिनँ आमा यहाँ त कोही पनि चिनेको छैन सबै बिराना छन् कसैले कसैको मतलब गर्दा रहेनछन् सबै मतलबी हुँदोरहेछन् रहेछन् आमा तर जे जस्तो भए पनि सहेर बसेको छु आजका दिनसम्म अलिकति भए पनि कमाएर हजुरको च्यातिएको चोली चुने त्यो घरको छानो टालौँला भनेर मनमा ठुला आशा बोकेर आएको रहरले आएको होइन आमा रहरले आएको होइन अर्कैको इसारामा चल्नुपर्ने बिहान बेलुका काममा व्यस्त हुन्छु त्यो गाउँको साथीसँग अघि मात्र फोनमा कुरा भएको थियो यसपालिको एसएलसी परीक्षाको रिजल्ट पर्सि आउँदैछ अरे सायद मैले भनेको मानेको भए र पढेको भए मैले पनि एसएलसी दिन्थेँ होला साथी सँगै पढ्थेँ होला तर जानिएन बुझिएन पढाइको महत्त्व बेसुरमै आइयो पढाई देशमा बनियो परदेशी हो कर्म यस्तै रहेछ आमा बस कर्म यस्तै रहेछ पाएन मबाट त्यस्तै रहेछ 死了。 रहेछ यस्तै रहेछ घरमा के गर्ने त आमा खोटो कर्म भएपछि के गर्ने त आमा खोटो कर्म भएपछि सारा जीवन नै अर्कैको भरमा भएपछि के गर्ने त आमा खोटो कर्म भएपछि सारा जीवन नै अर्कैको भरमा भएपछि बुढेसकालको रेखदेख गर्न सकिनँ बुढेसकालको रेखदेख गर्न सकिनँ म परदेश अनि हजुर घरमा भएपछि म प्रदेश अनि हजुर घरमा भएपछि ए आमा गाउँ घरको खबर के छ वर्षा पनि लाग्यो होला चार साल अघि जिमाल बाकोबाट ल्याएर छोएको कैयर पनि कुहिएर घर चुन्छ होला घर ढल्नै लाछ होला आमा त्यो कालो बाख्रोले बगाल बढायो होला पल्ला घरका माइला भएको छोराले बिहे गर्यो रे मकै के कस्ता भएका छन् मुसलधारे पानी परेर बाटाघाटा चिरा चिरा बनायो कि पानी परेको भए साउने मूल रसाएका छन् होलान् खोलो बढेको भए पल्ला घरे कान्छा बुवा गट्टको जोरजाम गर्न लाछन् होला हो आमा गाउँको याद बेसरी आएको छ यादले बेसरी सताएको छ यो पापी छोरो यो भागी छोरोलाई सम्झिएर छिनमै रुनुहुन्छ होला आमा उसै त सानो कुरामा मन दुखाइहाल्ने हजुर जाने आजभोलि कति रुनुहुन्छ होला बुढेसकालमा भारी बोक्नु पर्दा खुट्टा गल्छ होला सारा दिने कोही नहुँदा भएकोमा पनि प्रदेशमा उठा हुँदा मुटु जलेर आउँछ होला आँखामा आँसु छ छल्किएर आउँछ होला यसो हुँदा रमाउनेहरू त बल्ल खाइस पनि भन्छन् होला म यता पराई देशमा हजुर उता दुःख पीडामा हुँदा पराईले गाउँघरमा कुरा चलाउँछ होला फेरि हजुरलाई मैले चाँडै फर्किएर आउँछु भनेर परदेश आएको थिएँ तर आजका दिनसम्म पनि आउन सकिरहेकै छैन कहिले छोराउला भनेर बाटो कुरेर बस्नुहुन्छ होला यता कता टोलाउनुहुन्छ होला भक्कानिएर झुक्किएर अरू कसैलाई म भनेर बोलाउनुहुन्छ होला बिहानको मिरिमिरीसँगै बाटो हेर्दै हेर्दै हेर्दा हेर्दै क्षितिजबारीको डाँडामा घाम अस्ताउँदा निराश हुँदै नुनिला आँसुका डिका खसाल्दै घरभित्र पस्नुहुन्छ होला हजुरलाई घरमा एक्लै छोडी मुक्लान वा र्याउँदा घरको बिजोग देख्दा चोली च्यातिँदा टाल्ने कोही नहुँदा यी सबै कथा व्यथा सम्झिएर रुनुहुन्छ होला आमा हो रुनुहुन्छ होला पक्का निएर रुनुहुन्छ होला म एउटा परदेशी छोरो सम्झेर आमा म एउटा परदेशी छोरो सम्झेर बुढेसकालमा आमालाई दुःख धेरै गल्ती गरे बुढेसकालमा आमालाई दुःख धेरै गल्ती गरे जन्म दिने आमालाई रुवाए धेरै गल्ती गरे जन्म दिने आमालाई रुवाए धेरै गल्ती गरे बुढेसकालमा आमालाई दुःख धेरै गल्ती गरे जन्म दिने आमालाई रुवाए धेरै गल्ती गरे न त केही गर्न सके न त भोलि गर्न सक्छु न त केही गर्न सके न त भोलि गर्न सक्छु माफ गर्नुहोस् मेरी आमा जन्मिएरै गल्ती गरे माफ गर्नुहोस् मेरी आमा जन्मिएरै गल्ती गरे आमा यहाँको सबै खबर त के सुनाउँ र मेरो यहाँको कथा व्यथा सुनायो भने झनै कसरी सम्हाल्न सक्नुहुन्छ होला र आफूलाई आज पश्चाताप लागेको छ बेलैमा हजुरले भनेको मानेको भए आज यस्तो दिन आउने थिएन आमा यति दुःख भोग्नुपर्ने थिएन के गरिस् काले राख्छु आफै आफ आज दिनको सम्झनाले सताइरहेको छ आमा जुन दिन हजुरसँग बिदा भएर आएको थिएँ ल बाबु राम्रोसँग जानु पराईको देश भनेको पराई हो नजा भनेको मानिनस् आफ्नो ख्याल गरिएस् बेला बेलामा फोन गरिएस है भन्दै गहभरि आँसुका ढिकासँग बात पस्केको छेन सम्झिरहन्छु झलझली आमा सम्झिरहन्छु चोली लिचिप्पै भेच्ने गरी रुनु भएको थियो त्यति बेला जानुहुन्न दुःख पाइन्छ अर्काको देश हो भनेर धेरै बुझाउने सम्झाउने कोसिस गर्नुभएकै हो तर म बेकुफ नमानेर आएँ कतै मेरो फोटो देखेमा मेरो बाबु मेरो छोरा भनेर झम्टिएर रुनुहुन्छ अरे आमा धेरै पिर गर्ने होइन नि कमाएर छिट्टी पर्खिएर फर्किएर आउँछु त भनेकै छु नि मेरो घर नआउने मन नभएको पनि त कहाँ हो नि तर साउले पैसा दिएन राम्रोसँग खाना पा अँ होइन होइन आमा के होइन जे भए पनि जस्तो भए पनि म छिट्टै आउँछु दिनदिनै बाटो कुरेर बस्नु होइन नि आमा भन्न त सजिलो छ नि तर आमा म हजुरलाई नरुनुहोस् मेरो बाटो कुरेर नबस्नुहोस् भनेर कसरी भन्न सक्छु आफूले जन्म आएको पाले तालेको हुर्काएको छोरो टाढा छ पानी तताएर दिने समेत कोही छैन भने त्योभन्दा ठुलो बज्रपात के हुनसक्छ संसारमा पहिला सानो छँदा मेरो निकै चिन्ता गर्नुहुन्थ्यो म एकछिन कतै साथीसँग घुम्न गएँ भने पनि ऊ कतिखेर आउला कहाँ गई होला भनेर चिन्ता गर्नुहुन्थ्यो भने आज म यति धेरै टाढा हुँदा झन् कति रुनुहुन्छ होला हेर बाबु म बुढी भएँ मेरो आफ्नो भन्नुहरूको छ र मलाई एकछिन पनि छोडेर कतै नजा है म बुढीको के भर्छ र आज हो कि भोलि केही छैन यही हलो जोत बारीमा जे बल्छ जे उब्जान्छ त्यही खाउँला भन् त अर्काको देश हो तँलाई केही भयो भने म बुढीको हालत के होला कुन आमाले चाहन्छन् र आफ्नो छोराछोरीको कुभलो यस्तै धेरै बानेर मलाई सम्झाउनु भएकै हो तर मैले गल्ती गरेँ आमा पहिलो कुरा जन्मिएर दोस्रो कुरा जन्मिएर पनि छोरो भएर बाँच्न नजानेर सपनामा आजभोलि सधैँभरि आफ्नै प्यार र देश देख्छु ती वारिपारिका डाँडा काँडा खोला नाला चिसो चिसो हावापानी मुस्कुराइरहने हिमाल झर झर झर्ने झरना यिनै सबैको जलजाली याद आउँछ आमा हजुरको त्यो सेतै फुलेको केस देख्छु रोइरहेको अनि मलाई खोजिरहेको हुनुहुन्छ हजुर सपनामा आमा पिर नगर्नुहोस् हजुरलाई केही हुँदैन म आउँछु आमा म फर्केर आउँछु अवश्य अबदेखि घर छोडेर कतै जाने छैन हजुरको बुढेसकालको सेवा गरेर बस्नेछु हजुरले भनेको मानेको भए यस्तो दिन आउने थिएन आमा यस्तो दिन आउने थिएन घर छोडेर अन्त नजा भन्नुभएकै हो बेलैमा होस् पुर्याउन सकिनँ हुन्छ त आमा केही चिन्ता नगरेर बस्नुहोस् म छिट्टै आउँदैछु पर्खेर बस्नुहोस् फर्केर आउनेछु उही पापी छोरो साउदी अरबियाबाट हुन्छ अब यति नै बोल्नुपर्छ किनकि कार्यक्रमको निर्धारित समय सकिनै लागेको छ यहाँनिर अब पालो भएको छ अतिथि सिर्जनाको अतिथि सिर्जनामा हामी कार्यक्रमकै विषयवस्तुमा केन्द्रित हजुरहरूका सिर्जनाहरू वाचन गर्दछौँ अबको पालो अतिथि सिर्जनाको रुङ्गा दुई घन खोला रुकुम र हाल भारतमा रहनुभएका सुन्दर शेर्पाली बिन्दासको मुक्त त्यति बेला छानो टाल्छु भनी परदेश फसेको छु आमा छानो टाल्छु भनी परदेश पसेको छु आमा चरुको गर्मी सहिरनी बसेको छु आमा चरुको गर्मी सहिरनी बसेको छु आमा छानो टाल्छु भनी परदेश पसेको छु आमा अर्को साल त दसैँ तिहार सँगै मनाउला अर्को साल त दसैँ तिहार सँगै मनाउँला यसपालि त मजबुरीमा फसेको छु आमा छानो टाल्छु भनी परदेश पसेको छु आमा चर्को गर्मी सयरानी बसेको छु आमा यसपालि त मजबुरीमा फसेको छु आमा रुगादुई घनखोला रुकुम र हाल भारतमा रहनुभएका सुन्दर शेर्पालीको सुन्दर शेर्पाली बिन्दासको पछि अर्जुन भट्टराई झापा महेशपुर हाल साउथ कोरियाका हुनुहुन्छ अर्जुन भट्टराईको मुक्त यति बेला गजल यति बेला टाल्नुपर्छ चुइने छानो चाँडो आइछ भन्छी नामा टाल्नुपर्छ चुइने छानो चाँडो आइछ भन्छी नामा सँगै खाउँला मुठी मानो चाँडो आइज भन्छी नामा सँगै खाउँला मुठी मानु चाँडो आइज भान्छी नामा पर्छ चुने छानु चाँडो आइज भान्सी नामा हात पाखुरा चल्न छाडे रोगी भइयो दुवैजना हात पाखुरा चल्न छोडे रोगी भइयो दुवैजना टोलाइरहन्छ सधैँ सानो चाँडो आइज भान्छी नामा सँगै खाउँला मानु मुठी मुठी मानु चाँडो आइज भान्छी नामा बाबा एक्लै बरबराउँदै मुर्छा पर्छन् घरिघरि बाबा एक्लै बरबराउँदै मुर्छा पर्छन् घरिघरि धामी भन्छ गोला गानु चाँड आइजा भन्छी नामा साउको रिन जिउको तिउछ छ यसपालि बैरी लाग्यो साउको रिन जिउको तिउ छ यसपालि बैरी लाग्यो भकारीमा छैन दानो चाँडो आइज भन्छी नामा कुन बुझाउने साउलाई कुन राख्ने हो भने कुन बुझाउने साउलाई कुन राख्ने हो भने यही गरौँ छिनु फानु चाँडो आइज भन्छी नामा टाल्नुपर्छ चुइने छानु चाँडो आइज भन्छी नामा सँगै खाउँला मुठी मानु चाँडो आइज भन्छी नामा सँगै खाउँला मुठी मानु चाँडो आइज भन्छी नामा धेरै धेरै धन्यवाद अर्जुन भट्टराई जापा महेशपुरका मित्र हाल साउथ कोरियामा हुनुहुन्छ त्यस्तै गरी राजु मल्ल पर्वत नौ कुर्गाका हुनुहुन्छ हाल विदेशमा हुनुहुन्छ उहाँ पनि उहाँको गजल यति बेला मेरी आमा अझै पनि लेख बेसी गर्दै होलिन् मेरी आमा अझै पनि लेख बेसी गर्दै होलिन् घाँस दाउरा मेलापात दुःख कष्ट गर्दै होलिन् मेरी आमा अझै पनि लेख बेसी गर्दै ओलिन् घाँस दाउरा मेलापात दुःख कष्ट गर्दै ओलिन् घाँस दाउरा गर्दा गर्दै हिउँ हिउँदो बर्खा बाह्रै मास घाँस दाउरा गर्दा गर्दै हिउँ हिउँदो बर्खा बाह्रै मास कहिले वारी कहिले पारी खोला ना नाला तर्दै ओलिन् दुःख पीडा जिन्दगीको सारा नै बन्यो भन्दै दुःख पीडा जिन्दगीको सहारा नै बन्यो भन्दै रुँदा रुँदा आँसुले गह आफ्नो भर्दै होलिन् घाँस दाउरा मेलापात दुःख कष्ट गर्दै होलिन् बुढेसकालको सहराले आज छोडी गयो भने बुढेसकालको सहराले आज छोडी गयो भने तटपी तट्पी बु बुढी आमा मेरै यादमा मर्दै होलिन् कहिलेकाहीँ देउरालीमा छोरा आउने बाटो हेर्दै कहिलेकाहीँ देउरालीमा छोरा आउने बाटो हेर्दै देवी देवता भकाएर फुलपाती छर्दै होलिन् मेरी आमा आजै पनि लेखा बेसी गर्दै होलिन् घाँस दाउरा मेलापात दुःख कष्ट गर्दै होलिन् मेरी आमा अझै पनि लेखा बेसी गर्दै होलिन् धेरै धेरै धन्यवाद पर्वत नौ कुरुकाका मित्र हाल विदेशमा हुनुहुन्छ राजु मल्लजीलाई अनि त्यस्तै गरी राम कडेल बाक्लुङका हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँको गजल यति बेला मेरो ठहरमा महान्छिन् मेरी आमा मेरो ठहरमा महान्छिन् मेरी आमा दुनियाँभरमा महान्छिन् मेरी आमा आँखा उघारी हेर्नुहोस् एकपटक आँखा उघारी हेर्नुहोस् एकपटक सबै घर घरमा महान्छिन् मेरी आमा मेरो ठहरमा मान्छिन् मेरी आमा सन्तानकै निम्ति दिन दिनरात नभनी सन्तानकै निम्ति दिनरात नभनी खर्चिन बगरमा मान्छिन् मेरी आमा मेरो ठहरमा मान्छिन् मेरी आमा अरूलाई कस्तो लाग्छ थाहा छैन अरूलाई कस्तो लाग्छ थाहा छैन मेरो नजरमा महान्छिन् मेरी आमा मेरो ठहरमा महान्छिन् मेरी आमा पूर्व पश्चिम र दक्षिणमा अनि पूर्व पश्चिम र दक्षिणमा अनि उस्तै उत्तरमा महान्छिन मेरियामा मेरो ठहरमा महान्छिन मेरियामा दुनियाँभरमा महान्छिन मेरियामा सबै घर घरमा महान्छिन मेरियामा मेरो ठहरमा महान्छिन मेरियामा धेरै धेरै धन्यवाद राम कँडेलज्यूलाई बागलुङ हुनुहुन्छ बागलुङ घर उहाँको र हाल उहाँ हाल दक्षिण कोरियामा हुनुहुन्छ हुन्छ अब त अतिथि सिर्जनाको पालो पनि सकिएको छ आज बजेका गीतका सबै सर्जकहरूप्रति र अतिथि सिर्जनाप्रति कृतज्ञता व्यक्त गर्दै पहिलो धन्यवाद दिन चाहन्छु जसले कार्यक्रमको लागि पैँतालिस मिनटको समय उपलब्ध गरायो रेडियो त्रिगङ्गालाई अनि यति बेलासम्म रेडियो त्रिगङ्गा फेम एक सय दुई मेगार्जी र अनलाइन प्रसारण डब्लु डब्लु डब्लु डट रेडियो त्रिगङ्गा डट ओआरजी डट एनपीमा सुन्दै हामी सँगै रहनेलाई पनि धन्यवाद अनि आफूले सुन्नुभयो र अरूलाई सुन्न भन्नुभयो हजुरहरूलाई पनि धन्यवाद कार्यक्रम सुन्न चाहने तर कारणवश सुन्न नपाउनेलाई पनि धन्यवाद भोलिका दिनहरूमा पनि यही कार्यक्रमलाई फेरि सुन्न चाहनुहुन्छ र नसुनेकालाई सुनाउन चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको ब्लक डब्लु डब्लु डब्लु डट केइडब्लुएल एचएजेयुआर केओ हजुरको एलएचआई केवल हजुरको लागि डट बिएलओजी एसपिओटी ब्लग स्पट डट कमबाट डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यस्तै गरी कार्यक्रमको फेसबुक पेज डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास केवल हजुरको लागि रहेको छ यसमा लाइक गरेर अझै बढी जानकारी लिन सक्नुहुन्छ अनि तपाईँका सिर्जनाहरू पोस्ट गर्न सक्नुहुन्छ त्यस्तै गरी केवल हजुरको लागि रेडियो कार्यक्रमको ठेगानामा पनि हजुरका सिर्जना पठाउन सक्नुहुन्छ धन्यवादका शब्द बल्ल छुटाउनै मिल्दैन जसले मेरो आवाज हजुर समक्ष पुर्याएर सहयोग गर्नुभयो चन्द्र कुँवरलाई त्यसपछि धन्यवादका शब्द बोल्न चाहन्छु यस कार्यक्रमका प्रायोजकलाई हुन्छ अब त जानुपर्ने हुन्छ अर्को हप्ता नयाँ प्रस्तुतिद्वारा हजुरहरूको भेत्री मनको कुरा गर्न प्रयत्न गर्न आउनेछु त्यति बेला नै भेटौँला आजलाई म हजुरहरूकै बेत्रीमनको कुरा गर्न प्रयत्न गर्ने बाब बिहाल मान्छे राम्बी साम साधक जान्छु जाँदा जाँदै दाम त जसले पनि कमाउन सक्छ तर मलामी धेरै कमाउनुहोस् नमस्कार पर्खाइमा रहनु फर्केर आउँछु आँखामा